नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको डब्लूडब्लूडब्लू dot radio Arpan dot com dot N P मार्फत एकैसाथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता आर्याल नेकपा एमालेको बन्द सूत्रमा पेश भएका प्रतिवेदनमाथि भएको समूहगत छलफलबाट आएको निष्कर्ष अहिले पेश गरिँदैछ ब्रिगुटी मण्डपमा जारी एमालेको बन्द सूत्रमा हिजो समूहगत छलफलपछि उन्नाइस मध्ये दसवटा समूहले बन्द सत्रमा पेश भएका प्रतिवेदनमाथि छलफलबाट आएको निष्कर्ष पेश गरेका थिए बन्द सत्रमा आज बाँकी नौवटा समूहले आफ्नो समूहको निष्कर्ष पेश गर्ने बुझिएको छ प्रतिवेदनमाथि समूहगत छलफलमा प्रतिनिधिहरूले उठाएका प्रश्नहरूको नेताहरूले जवाब दिनेछन् बन्द सत्रमा अध्यक्ष झलनाथ खनालले राजनीतिक प्रतिवेदन आवेदन महासचिव ईश्वर पोखरेलले सांगठनिक सचिव युवराज गावालीले विधान संशोधन केन्द्रीय अनुशासन आयोग र लेखा परीक्षण आयोगको प्रतिवेदन पेश भएका छन् प्रतिवेदनमाथि छलफलका लागि उन्नाइसवटा समूह बनाइएको छ यसैबीच नेतृत्व चयनका लागि भएको सर्वसम्मतिको प्रयास क्षीण हुँदै गएपछि अध्यक्षका प्रत्याशी प्रत्याशीद्वय माधव कुमार नेपाल र केपी शर्मा ओली प्यानल बनाएर निर्वाचनमा उत्रने लगभग पक्का भएको छ त्यसका लागि दुवै पक्षले प्यानल घोषणाको अन्तिम तयारीमा जुटेका छन् आज साँझसम्ममा उम्मेद्वारको मनोनयन दर्ता भई निर्वाचन प्रक्रिया शुरू हुने प्रचार विभाग प्रमुख प्रदीप गेवालीले जानकारी दिनुभएको छ वर्षायाममा पानीजन्य रोगको जोखिम बढ़ी हुने भएकाले ख्याल गर्न चिकित्सकहरूले आग्रह गरेका छन् खास गरी बाढ़ी आउने ठाउँहरूमा पानी पानीजन्य सरुवा रोग फैलन सक्ने भएकाले सचेत हुनुपर्नेमा जोड़ दिइएको छ लगातार वर्षा र बाढ़ीका कारण पानीका मुहान नै दूषित हुने भएकाले पानीको शुद्धिकरणमा ख्याल नगर्ने हो भने झाडा पखाला आउँ हैजा टाइफाइड जन्डिस जस्ता रोग लाग्ने चिकित्सकहरूले बताएका छन् वर्षाका बेला दूषित पानी र खानाका कारण खास गरी बालबालिकामा टाइफाइड झाडा झाडापखाला र रुगाखोकीले छिट्टै आक्रमण गर्ने भएकाले पनि अभिभावकले सरसफाई तथा शुद्ध र ताजा खानेकुरामा बढ़ी ध्यान दिनुपर्ने बाल रोग विशेषज्ञ डाक्टर गणेश राईले सुझाव दिनुभएको छ लगातार पानी परिरहेको अवस्थामा रोगसँग लड्ने क्षमता कम भएका बालबालिकामा फंगसको आक्रमण पनि हुने भएकाले बढ़ी ध्यान दिनुपर्नेमा उहाँको जोड़ छ लगातार पानी परेका बेला ओसिलोपनाका कारण फंगस अर्थात ढुसी बढ्नु र सरसफाईको कमीका कारण बाल बालिका बिरामी पर्ने गरेका छन् त्यसैले घरभित्र मात्रै नभई घर बाहिर र विद्यालयमा बालिकाले प्रयोग गर्ने खाना र पानीको सुरक्षामा जोड़ दिन सके बाल बालिकालाई रोगबाट मुक्त गर्न सकिने चिकित्सकहरूले बताएका छनृ राष्ट्रिय भू उपयोग नीति कार्यान्वयनका लागि दुई सय चौन्नवटा गाविसमा जमिनको वर्गीकरण गरिएको छ कृषियोग्य जमिनमा सबैभन्दा धेरै प्लटिङ भएको पूर्व पश्चिम राजमार्गमा पर्ने चितवन नवलपरासी झापा कैलाली लगायतका जिल्लाका दुई सय चौन्नवटा गाविसको जमिन वर्गीकरण गरी नक्साङ्कन गरिएको राष्ट्रिय भू उपयोग आयोजनाका उपसचिव प्रकाश जोशीले बताउनु भएको छ यस्तै अर्को आर्थिक वर्षभित्र पूर्व पश्चिम राजमार्गले छोएका अन्य लिङ्क रोडले छोएका गरी झण्डै एक नगर उन्मुख गाविसको जमिन वर्गीकरण सञ्चालन गर्ने योजना रहेको पनि उहाँले बताउनु भएको छ तीन वर्ष अगाडि बनेको राष्ट्रिय भू उपयोग नीतिमा जमिनलाई उपयोगका आधारमा कृषि आवासीय व्यावसायिक औद्योगिक वन सार्वजनिक उपयोग र अन्य गरी सात प्रकारमा वर्गीकरण गर्ने उल्लेख गरिएको छ नीतिमा एउटा प्रायोजनका लागि तोकिएको जमिनलाई अर्कै प्रायोजनमा लगाई कार्यवाही हुने उल्लेख गरिएको छ यसैबीच भू उपयोग नीति आए पनि कानूनको अभावमा कार्यान्वयन गर्न कठिनाई भएकाले तोकिएको भन्दा फरक काममा जमिन प्रयोग गर्नेलाई कार्यवाहीको व्यवस्था सहितको कानून ल्याउने तयारी भइरहेको छ जमिन उपयोगका सम्बन्धमा अन्य कानूनहरू पनि बाजिने र नीति कार्यान्वयन गर्न समस्या भएकाले भू उपयोग विधेयकको मस्यौदा भइरहेको जोशीले बताउनु भएको छ आगामी वर्ष संसदमा पेश गरी कानून ल्याउने तयारी भइरहेको छ प्यालेस्टाइनी संगठन हमासले दक्षिण इजरायलमा दर्जनौं रकेट बम प्रहार गरेको छ अधिकारीहरूका अनुसार हमासले इजरायलमा एक घण्टाभित्र करिब चालिस पटक रकेट आक्रमण गरेको छ यद्यपि सो आक्रमणबाट केही हताहती भने नभएको बताइएको छ प्यालेस्टाइनका गाजापट्टी क्षेत्रमा इजरायली सेनाको आक्रमणमा छ जनाको मृत्यु भएको केही समयमै इजरायलमा रकेट आक्रमण भएको अधिकारीले बताएका छन् इजरायलमा भने छ जनाको मृत्यु हुने गरी आफ्नो सेनाले आक्रमण नगरेको दावी गरेको छ गाजापट्टी क्षेत्रमा आफ्नो सैन्य शक्ति बढाएको इजरायलले स्वीकार गरेको छ र खेल समाचार विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आजदेखि सेमी फाइनलका खेल सुरु हुँदैछ पहिलो सेमी फाइनलमा आयोजक ब्राजिल र जर्मनी भिड्नेछन् खेल राति पौने दुई बजेपछि सुरु हुनेछ पाँच पटकको विश्व विजेता ब्राजिल छैटौं पटक उपाधि जितेर नयाँ इतिहास कायम गर्ने धुनमा रहँदा तीन पटकको विश्वकप च्याम्पियन जर्मनी पनि ब्राजिललाई हराउँदै चौथो पटक उपाधि रक्षा गर्ने दाउमा रहेको छ समूह चरणको खेलमा ब्राजिलले मेक्सिकोलाई पराजित गर्दै समूह एकको विजेता बनेको थियो भने अन्तिम सोह्रमा चिलीलाई टाइब्रेकरमा पछि पार्दै अन्तिम आठमा स्थान बनाएको थियो क्वार्टर फाइनलमा कोलम्बियालाई पाखा लगाउँदै ब्राजिलले सेमी फाइनलमा स्थान सुरक्षित बनाएको हो हौस् त यसका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै एसियन को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात छ एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोप Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one का लागि हजुर मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास